संघीय संरचना अनुसार सुदूरपश्चिममा स्थानीय तहको संख्या चौसठी हुने निर्धारण गरिएका संख्याभित्रै स्वायत्त तथा विशेष क्षेत्र तोकिने सुदूरपश्चिमबाट एक सय चौतिस जनाले अवकाश पाउने क्षेत्रीय सहित जिल्लाका कार्यालय प्रमुखले समेत अवकाश पाउने भएपछि चाँडो कर्मचारी नौतोकीय कार्य सम्पादनमा समस्या हुने बझाङको चैनपुर स्वास्थ्य चौकीमा औषधिको अभाव बैतडीमा सड़क निर्माण गर्दा सिँचाइ नहर पुरिएर एघार सय रोपनी जमिन बाँझै र डोटीमा युवा स्वरोजगारको ऋण असुली गर्न समस्या बैतडीमा एक घरमा आगलागी हुँदा घरमा पूर्ण रूपमा क्षति प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु संघीय संरचना अनुसार सुदूरपश्चिममा गाउँपालिका तथा नगरपालिकाको संख्या चौसठी हुने भएको छ गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले सुदूरपश्चिममा स्थानीय तहको संख्या निर्धारण गरेको हो गत चैत्र एक गते सरकारले गठन गरेको यस आयोगले जनसंख्या भूगोल पहुँचको आधारमा देशभरि गाउँपालिका नगरपालिकाको संख्या निर्धारण गरेको छ आयोगले देशभरिमा अधिकतम स्थानीय तहका संख्या पाँच निर्धारण गरेको छ हाल देशभरि तीन हजार एक सय सन्ताउन्न गाउँ विकास समिति र दुई सय सत्र नगरपालिका रहेका छन् सुदूरपश्चिमको कैलालीमा दस कञ्चनपुरमा आठ बझाङमा आठ बैतरीमा सात बाजुरामा सात दार्चुलामा सात डोटीमा छ र डडेलधुरामा चार स्थानीय तह रहने आयोगले निर्धारण गरेको छ यो निर्धारण रहेको संख्याभित्र रहेर हरेक जिल्लामा स्थानीय विकास अधिकारीको नेतृत्वमा रहेको समिति सीमा निर्धारण गर्नेछ उक्त समितिले बुधबारबाटै काम शुरू गरिसकेको छ समितिले साउन मसान्तभित्र प्रतिवेदन आयोगलाई बुझाइसक्नुपर्नेछ जिल्ला र प्रदेशभित्री रहेर स्थानीय विकास अधिकारीको नेतृत्वमा रहेको समितिले स्थानीय तहको सीमा निर्धारण गरिने आयोगका सदस्य डोरमणि पौडेलले जानकारी दिनुभएको छ उहाँका अनुसार स्थानीय तहको संख्या पहिलेको तुलनामा धेरै कम भए पनि सेवा पहिलेको भन्दा प्रभावकारी हुनेछ यसअघि जिल्ला विकासले दिने सेवा गाउँपालिका र नगरपालिकाले दिनेछ भने गाउँ विकासबाट दिइरहेको सेवा वडा कार्यालय दिने दिनेछ संख्या घटे पनि कुनै समस्या नहुने भन्दै सदस्य पौडेलले यसबाट जनतालाई अझै सहज हुने बताउनु भएको छ आयोगलाई स्वायत्त तथा विशेष क्षेत्र पनि निर्धारण गर्ने जिम्मेवारी दिएको भए पनि त्यो काम केही पछि गरिने सदस्य पौडेलले बताउनु भएको छ अहिले स्थानीय निर्वाचनका लागि स्थानीय तहको संख्या आवश्यक भएको भन्दै पौडेलले अब केही समयमै अहिले निर्धारण गरिएका संख्याभित्रै स्वायत्त तथा विशेष क्षेत्र तोकिने बताउनु भएको छ चालु आर्थिक वर्षमा सुदूरपश्चिमबाट एक सय भन्दा बढी सरकारी कार्यालयले अवकाश कार्यालयका कर्मचारीहरूले अवकाश पाउने भएका छन् निजामती किताबखानाका महानिर्देशक गंगाराम गेलालले आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा अन्ठाउन्न वर्ष उमेर पुगेका सुदूरपश्चिमका एक सय चौतिस सहित पच्चिस सय कर्मचारीहरूले अवकाश पाउने भएका छन् यसै गरी स्वास्थ्य सेवाका पाँच सय जना कर्मचारीहरूले स्वैच्छिक अवकाश लिने निर्णय गरेका छन् आर्थिक वर्ष त्रिहत्तर चौहत्तरमा अनिवार्य अवकाश पाउने सम्भावित कर्मचारीहरूको सूची निजामती किताब खानाले सार्वजनिक गरेको छ उमेर उमेरहतका कारण सुदूरपश्चिमका नौटै जिल्लामा विभिन्न सरकारी कार्यालयमा कार्यरत विभिन्न तहका एक सय चौतिस कर्मचारीहरूले उमेरहतका कारण अवकाश पाउने भएका हुन् जसमा दुईजना क्षेत्रीय प्रमुख समेत रहेका छन् क्षेत्रीय पशु सेवा निर्देशनालय डोटीका क्षेत्रीय निर्देशक उदय प्रताप सिंहले अवकाश पाउने भएका छन् भने अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय दिपाल डोटीका प्रमुख मित्रलाल रेग्मीले पनि अवकाश पाउने भएका छन् यस्तै नापी कार्यालय कैलालीका नापी अधिकृत रामचन्द्र चौधरी जिल्ला वन कार्यालय डडेलधुराका जिल्ला वन अधिकृत विश्वमणि आचार्य जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य प्रशासक जयबहादुर कार्की जिल्ला पशु सेवा कार्यालय डोटीका पशु विकास अधिकृत गणेश बहादुर ऐर आन्तरिक राजस्व कार्यालय धनगढ़ी कैलालीका प्रमुख कर अधिकृत डिकरदेव भट्ट कैलाली भन्सार कार्यालय कैलालीका भन्सार अधिकृत पार्वती रमण दाहाल नापी कार्यालय कञ्चनपुरका नापी अधिकृत चेतना दाहाल जिल्ला अदालत बझाङका जिल्ला न्यायाधीश पूर्णप्रसाद बास्तोला दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हर्कबहादुर सिंह ठकुरीले समेत उमेर हदका कारण अवकाश पाउने भएका छन् समग्रमा सुदूरपश्चिमका विभिन्न सरकारी कार्यालयमा कार्यरत डडेलधुराबाट एघारजना बाजुरा आठ बैतडी सोह्र डोटी चौबिस बझाङ नौ कञ्चनपुर तेइस दार्चुला एघार अछाम चार र कैलाली अठाइस जना कर्मचारीहरूले अवकाश पाउने भएका छन् दुई क्षेत्रीय प्रमुख सहित केही जिल्लाका कार्यालय प्रमुखहरूले समेत अवकाश पाउन लागेपछि चाँडो कर्मचारी नतुकिए कार्य सम्पादनमा समस्या हुने देखिएको छ बझाङ सदरमुकाम चैनपुरमा रहेको चैनपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको एक हप्ता बढी भएको छ जिल्ला अस्पताल सिमखेतमा औषधि भए पनि स्वास्थ्य चौकीका कर्मचारीहरूले जिल्ला अस्पतालबाट औषधि नल्याउँदा अभाव भएको स्थानीयले आरोप लगाएका छन् बिहिबार दिउँसो एक्कासी आफ्नो छोराको खुट्टामा चोट लाग्दा औषधि गर्न चैनपुर स्वास्थ्य चौकी पुगेका जयपृथ्वी नगरपालिका एघार माझे सैनका विनोद सिंहले स्वास्थ्यकर्मीले घाउमा लगाउने बेटाडिन नभएको भन्दै फिर्ता पठाएको बताउनुभयो त्यसपछि मेडिकलमा गएर औषधि किनेको उहाँले सुनाउनु भएको छ दैनिक स्वास्थ्य चौकीमा तीसजना भन्दा बढी बिरामीहरू आउने भए पनि हाल अस्पतालमा औषधि नपाइदा दैनिक रूपमा पन्ध्रजना भन्दा बढी फिर्ता हुने गरेको स्वास्थ्य चौकी स्रोतले जनाएको छ तर स्वास्थ्य चौकीका इन्चार्ज ललित प्रसाद खत्रीले भने औषधि स्वास्थ्य चौकीमा अभाव नरहेको बताउनु भएको छ स्वास्थ्य चौकीकै अनामी मेनका सिंहले भने औषधि पाँच दिन अगाडि सकिएका कारण जिल्ला अस्पतालमा माग फराम भरि बुझाएको बताउनु भएको छ कार्यालय सहयोग नहुँदा जिल्ला अस्पताल सिमखेतबाट औषधि नआएको जनाइएको छ सड़क निर्माण गर्दा सिंचाई नहर पुगिएर एघार सय रोपनी जमिन बाँझै रहेको छ बैतडीको त्रिपुरा सेरा ढिकगाड सड़क निर्माणका क्रममा दशरथ नगरपालिका छमा पर्ने सिंचाई नहर पुरिँदा उक्त जमिन रोपाई लगाउन नपाउँदा बाँझिरहेको स्थानीय कैलाश जोशीले जानकारी दिनुभएको छ धान खेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिने दनपा छ र बाह्र सेरामा पर्ने जवाली नहर करिब सात सय मिटर पुगिएको बताइएको छ यस्तै सड़क निर्माणका क्रममा पुरिएर एघार कट्टामा लगाइएको मकै र धान समेत नष्ट गर्नुका साथै खेतीयोग्य जमिनमा समेत क्षति पुगेको उहाँले बताउनु भएको छ गएको जेठ महिनामा सड़क निर्माण गर्दा खेतीयोग्य जमिनमा क्षति पुगेको र नहर पनि त्यति बेलादेखि पुरिएको भए पनि ठेकेदारको लापरवाहीका कारणले दशरथ चन्द नगरपालिका छ र बाह्रका करिब दुई सय परिवार समस्यामा परेका छन् ठेकेदारलाई बारम्बार यो समस्या भने पनि कुनै मतलब नगरेको स्थानीय सुनिल कार्कीले गुनासो पोख्नु भएको छ यसरी ठेकेदारले लापरवाही गर्दा रोपाईको समय समेत सकिन लाग्दा खेतीयोग्य जमिन बाँझै रहने चिन्तामा स्थानीय परेका छन् दुई पैंतिस सालमा निर्माण गरिएको उक्त सिंचाई नहर पुगिएपछि स्थानीय आक्रोशित बनेका छन् जिल्ला प्रशासन कार्यालय बैतडीले सड़क डिभिजन कार्यालयलाई यसअघि नै पत्र काटिसकेको जनाएको छ यो विषयमा थप बुझेर समस्या समाधान गरिने प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट डोटी जिल्लामा ऋण लिएका ऋणीहरूले अझै रकम बुझाएका छैनन् कोषले ऋण लिने तर नतिर्नेको तीन पुस्ते नामावली प्रकाशन गर्दा समेत छैसठी जनाले अझै कर्जा नबुझाएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन समितिका सदस्य सचिव अमर साउदले बताउनु भएको छ उहाँले भन्नुभयो लाजले भए पनि ऋण तिर्लान् भनेर तीन पुस्ते नामावली निकाल्यौं अझै ऋण तिनेरन् लाजै नभएर के हुन्छ र युवा तथा साना व्यवसाय स्वरोजगार कोषले गएको असार पन्ध्र गते स्थानीय पत्र पत्रिकामा भाका नागेका सवा तथा ब्याज नबुझाउने अडसठी जनाको तीन पुस्ते विवरणसहित नामावली प्रकाशन गरेको थियो युवा तथा साना व्यवसाय स्वरोजगार कोष जिल्ला संयोजन समितिले समयमै ऋण नबुझाउने व्यक्तिलाई सरकारबाट प्राप्त हुने सेवा सुविधा रोक्न सम्पूर्ण कार्यालयमा पत्राचार समेत गरेको सदस्य सचिव साउदले बताउनुभयो कर्जा नबुझाउने अडसठी जनाको तीन पुस्ते विवरण सार्वजनिक गर्दा अहिलेसम्म दुईजनाले मात्र कर्जा बुझाएका छन् कैलालीको गोदावरी गाविस वडा नम्बर आठमा सर्पले टोकेर हिजो एकजनाको मृत्यु भएको छ घरभित्र सुतिरहेको अवस्थामा सर्पले गोदावरी गाविस आठ वर्षका सुनिल दलामीलाई टोकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ सर्पले टोकेपछि उपचारका लागि धनगढी स्थित सेती अञ्चल अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरले जनाएको छ बैतडीको विजयपुरमा एक घरमा आगलागी हुँदा घरमा पूर्ण रूपमा क्षति भएको छ हिजो भएको आगलागीबाट तीन लाख एकसठी हजार बराबरको भौतिक क्षति भएको प्रहरले जनाएको छ विजयपुर चारका अमर महराको घर आठ कोठे घरमा आगलागी हुँदा दुई लाख नगदसहित तीन लाख एकसठी हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहन प्रसाद पोखरेलले बताउनु भएको छ आगलागीबाट घरभित्र रहेका दुई लाख नगद र एक लाख एकसठी हजार बराबरको अन्नपात तथा लत्ता कपडा जलेर नष्ट भएको बताइएको छ आगलागी भएका बेला मानिस घर बाहिर भएकाले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ पुनर्वास स्थित नेपाल भारत सीमा क्षेत्रमा सरकारी संयन्त्रको प्रभावकारी उपस्थिति नहुँदा प्रतिबन्धित ब्रोइलर कुखुराको अवैध आयात भइरहेको छ पुनर्वास स्थित नेपाल भारत सीमा क्षेत्रको बसही नाकाबाट बिना चेक जाँच कुखुराको आयात बढेपछि त्यहाँका जनताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ खुल्ला सिमाना रहेको पुनर्वासको बीचफाँटा कंकर रानीनगर र आनन्द बजारको नाका हुँदै निर्वाध अवैध आयात बढ़िरहेको छ पुनर्वासमा अस्वस्थ मासु र मासुजन्य पदार्थको अवैध कारोबार बढेपछि स्थानीय बासिन्दाहरू चिन्तित बनेका छन् घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा गत आर्थिक वर्षमा सात सय अडसठी नयाँ साना उद्योग दर्ता भएका छन् दर्ता भएका मध्ये अधिकांश उद्योग कृषिमा आधारित रहेको बताइएको छ गत आर्थिक वर्षभरि सात सय अडसठी नयाँ उद्योग दर्ता भएको जानकारी दिँदै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत दिलीप बहादुर चन्दले तीमध्ये साठी प्रतिशत कृषि तथा पशुमा आधारित रहेको बताउनु भएको छ सेती अञ्चल यातायात व्यवस्था कार्यालय कैलालीले नक्कली स्वास्थ्य परीक्षण फारमबारे चासो देखाएको छ नक्कली स्वास्थ्य परीक्षण पत्रहरूको व्यापार फस्टाउने गरेको समाचार बाहिर आएपछि कार्यालयले चासो देखाएको हो डाक्टरहरूले